खनालले अबको संविधानसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो पहिलेको निर्वाचनमा ए माओवादी ठुलो पार्टी भएकाले संविधान निर्माण नभएको भन्दै अब जनताले एमालेलाई नै पहिलो पार्टी बनाउने दावी गर्नुभयो यस्तै मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा मृत्यु भएको स्थान ढुङ्गामा नेकपा एमाले चितवनले स्मृति सभा गरेको छ दुई पचास साल जेठ तिन गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला सङ्घको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो जीपका चालक अमर लामा जीवित रहे भने नेता दोईको निधन भएको थियो रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ कम्युनिस्टहरू नागरिकबाट सुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्तबाट विचलित नहुन नेतृत्वलाई सुझाव दिनुभएको छ एक्काइसौँ मदन आश्रित स्मृति दिवसको अवसरमा दासढुङ्गामा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जनताको बहुदलीय जनवाद नीति धर्मराउन थालेको भन्दै विचारमा स्पष्ट हुन आग्रह समेत गर्नुभयो भण्डारीको विचारलाई लिएर एमाले अगाडि बढेको बताउँदै उहाँले नेपाली जनताले एमाले बाहेक अन्य दललाई विश्वास नगर्ने बताउनुभयो नेता नेपालले दासढुङ्गा काण्डका एकमात्र साक्षी अमर लामाका हत्याराहरू एकीकृत माओवादीमा रहेको बताउनु भएको छ लामाको हत्या माओवादी भित्रकै व्यक्तिबाट भएको भन्दै यसले दासढुङ्गा घटना थप रहस्यमय भएको नेता नेपालले बताउनुभयो नेता नेपालले घटनाको एउटै जिउँदो गवाह हत्या किन गरियो यसको जवाफ एकीकृत माओवादीले दिनुपर्छ भन्नुभयो अमर लामा जीवितै हुँदा मदन भण्डारीको हत्याको रहस्य खुल्ने भएकाले उनको हत्या गरिएको दावी गर्दै उहाँले घटनाबाट लुकाउन लामाको हत्या गरिएको दावी गर्नुभयो कङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देवालले दोस्रो संविधान सभाको निर्वाचनमा थ्रेस होल्ड राख्न नहुने बताउनु भएको छ नेपाल प्रेस युनियन डडेलधुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देवालले संविधान सभाको निर्वाचनमा एक प्रतिशतमा पनि थ्रेस होल्ड राख्न नहुने बताउनु भएको हो देउवाले लोकमान प्रकरणमा अनावश्यक टिप्पणी भइरहेको बताउनुभयो दलहरूको सहमतिमा लोकमानको नियुक्ति भएको हो उहाँले भन्नुभयो लोकमान नियुक्तिको जिम्मेवारीबाट दलहरू पछि हट्नु हुँदैन संविधान सभा निर्वाचनको समिति निर्वाचन हुनुभन्दा करिब साठी दिन पहिले मात्र तोकिनुपर्ने उहाँले बताउनुभयो सुदूरपश्चिमको पाँच जिल्ला भ्रमणमा रहेका देउवाले अबको निर्वाचनबाट नेपाली कङ्ग्रेस देशमै सबैभन्दा ठुलो पार्टी बन्ने दावी पनि गर्नुभयो सुदूरपश्चिम र मधेसले नेपाली कङ्ग्रेसलाई बहुमत दिलाउने बताउँदै देउवाले संविधान शान्ति र विकास कङ्ग्रेसका प्रमुख मुद्दा रहेको बताउनुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एकीकृत माओवादीले विभिन्न निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै गएकाले यस विरुद्ध आगामी निर्वाचनमा लोकतन्त्रका पक्षधरहरू एक हुनुपर्ने बताउनु भएको छ सेन्टर फर सोसल डेमोक्रेसीले आज बिहान राजधानीको बाल्मिकी क्याम्पसमा आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन र निविसनका बारेमा रचना गरेको गीत विमोचन कार्यक्रममा नेता कोइरालाले युवा जगत र विद्यार्थीले लोकतन्त्रलाई सुदृढ बनाउन यसका पक्षमा निर्वाचनको लहर ल्याउनु ल्याउनुपर्ने बताउनुभयो कार्यक्रममा नेभी संघका अध्यक्ष रञ्जित कर्णले सोभि निर्वाचनमा विद्यार्थीहरूले उदण्डता र सस्तो लोकप्रियताभन्दा बौद्धिक र लोकतन्त्रको पक्षपातीको रूपमा आफूलाई उभ्याउनु उभ्याउनुपर्ने बताउनुभयो संविधानसभा निर्वाचन सम्बन्धी कानूनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ साँझ पाँच बजे सेना समाचार समन्वय समितिको कारले नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानून संशोधन एक प्रतिशतको थ्रेस होल्ड संविधानसभाको मिति घोषणा लगायत विषयमा छलफल हुनेछ निर्वाचन आयोगमा दल दर्ता गर्दा ल्याउनु पर्ने हस्ताक्षर संविधानसभा सदस्य संख्या लगायतका विषय पनि दलहरूबीच मतभेद छ यी विषयमा छिट्टै टुङ्गो लगाएर चुनावको मिति तोक्न सरकारलाई सिफारिस गर्ने विषयमा आजको बैठकमा छलफल हुने एमाले नेता भीम रावलले जानकारी दिनुभयो एकीकृत माओवादीले थ्रेसहोल्डले साना दललाई मर्का पर्ने भन्दै त्यसको प्रावधान हटाउन र फौजदारी अभियोग लागेकाले उम्मेद्वारी बन्न पाउनुपर्ने माग गर्दै आएको छ नेपाली कङ्ग्रेस र एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अधान दिएका छन् यसअघि हिजोको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग जतिसक्दो छिटो गठन गर्ने सहमति बनेको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच आज एकता हुँदैछ त्यसका लागि अहिले काठमाडौँको भेरघोटी मण्डपमा एकता सम्मेलन भइरहेको छ तिन दिनसम्म चल्ने सम्मेलनले पूर्व प्रधानमन्त्री समेत रहेका श्रीबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्यसमिति चयन गर्नेछ सम्मेलनबाट तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष प्रवक्ता सहप्रवक्ता र पाँच सहमहामन्त्रीसहित एक सय सात सय एक सय सात सदस्य नयाँ कार्यसमिति चयन हुनेछ एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने शीर्ष नेताहरूबीच सहमति भएको छ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सूचना र प्रविधिका बारेमा सुसूचित गराउने उद्देश्यले हरेक मे सत्र तारिकका दिन यो दिवस मनाइन्छ सन् उन्नाइस सय उनासत्तरी मे सत्र तारिकमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको सम्झनामा सन् दुई हजार पाँचदेखि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउन थालिएको हो दिवसको मुख्य उद्देश्य समाज परिवर्तन र आर्थिक विकासका लागि इन्टरनेट तथा सूचनाको चेतना दिने रहेको छ राजधानीको पर्यटकीय क्षेत्र ठामेलमा भएको भीषण आग लागि रातभरको प्रयासपछि आज बिहान करिब नौ घण्टापछि नियन्त्रणमा लिएको छ आगो निभाउन उपत्यका तिनै जिल्लाका दमकले नपुगेर दुई दर्जन बढी पानीका निजी ट्याङ्कर पनि प्रयोग गरिएका थिए आग लागिबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ आगो लाग्नुको एकिन कारण थाहा हुन नसकेको जनाइएको छ तर ग्यास सिलिन्डर विस्फोटको आवाज सुनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार फेसेस क्लबबाट आगो सल्कन सुरु भएको थियो उहाँका अनुसार हालसम्म बिस करोड मूल्य बराबरको धनमाल जरेर क्षति भएको अनुमान गरिएको छ पर्यटक चढेको बसको ठक्करबाट एक बालकको ज्यान गएको छ पोखराबाट काठमाडौँ जाँदै गरेको बा एक प सात नौ शून्य नम्बरको बसले तनौ जामुने तीन नयाँ बस्तीमा आज बिहान दिँदा नयाँ बस्तीका तीन वर्षीय बालक सुरज राणा भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ आज सुनको मूल्य प्रति तोला दुई सय पचास रुपियाँले घटेर उनापचास हजार सात सय पचासमा झरेको छ बिहिबार सुन मूल्य बाह्र सय रुपियाँ घटेको थियो त्रिसठी हजार रुपियाँ पुगेको सुन मूल्य घट्दै उनापचास हजार पाँच सय रुपियाँसम्म झरेर पुनः केही वृद्धि भएको थियो पछिल्लो समय पुनः घट्ने क्रम देखिएको छ ऋण सङ्कटका सङ्कटमा रहेका युरोपेली मुलुकले ठुलो परिमाणले सुन बिक्री गर्ने घोषणा गर्ने सम्भावनाका समाचार सार्वजनिक भएपछि पछिल्ला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 नारायणगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर ट्राफिक खबरको साथमा photo point full digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस एउटा अन्तर्राष्ट्रिय समाचार इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वारी दिन नपाउने भएका छन् संवैधानिक निकाय गार्जियन काउन्सिलका धार्मिक सदस्य मोहम्मद यासदीले संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेद्वार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताउनु भएको हो राष्ट्रपति निर्वाचनका लागि तीसजना महिलाले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए अर्ध सरकारी समाचार संस्था मेहर न्युजका अनुसार यासदीले कानुनले महिलालाई राष्ट्रपतिको उम्मेद्वारमा स्वीकार नगर्ने र मतपत्रमा महिलाको नाम उनले गर्ने अनुमति नभएको बताउनु भएको छ इरानमा महिलालाई संसदीय निर्वाचनमा उम्मेद्वार हुन भने छुट छ अरू मुस्लिम देशको तुलनामा इरानमा महिलालाई स्वतन्त्रता दिए पनि राष्ट्रपति बन्ने ढोका भने संविधानले बन्द गरेको छ एउटा खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बिच प्रतिस्पर्धा हुँदैछ तेस्रो स्थानमा रहेको राजस्थान र पाँचौँ स्थानको हैदराबाद बीचको खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ सेमी फाइनल प्रवेशका लागि हैदराबादले आज र बाँकी अर्को खेल जित्नैपर्ने दबाव छ भने उसले बेङ्गलोरको खेल पनि कुर्नुपर्ने हुन्छ आजको खेलमा राजस्थानले जित हात पारे सेमिफाइनलमा प्रवेश गर्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डेड डेबिल्सलाई सात रनले हराएको छ जितपछि खेलबाट चौध अङ्क जोडेको पन्जाबले प्लेअफमा स्थान बनाउने सम्भावना कायम राखेको छ आफ्नो बाँकी एक खेल जित्नु बाहेक बेङ्गलोर र हैदराबादको ठुलो अन्तरको हारले मात्र पन्जाबलाई प्लेअफमा सम्म पुर्याउनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मतदान आश्रित स्मृति दिवस एमाले विभिन्न कार्यक्रम गरी मनाउँदै मदन भण्डारीले प्रतिपादन गरेको जबजाको सिद्धान्तबाट विचलित नहुन नेतृत्वलाई एमाले नेता नेपालको सुझाव निर्वाचन सम्बन्धी कानुनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै राप्रपा र राजपा बीचको एकता सम्मेलन जारी इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वार दिन नपाउने र इन्डियन प्रिमियर लिगमा आज हैदराबाद र राजस्थान भिड्ने अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार